तपाईँकै मनभित्रको साथी चन्द्र यो अँधेरी रातमा साँच्चै भन्नुपर्दा आफ्नो मायालुको मुटुबाट मुटुसम्म शब्दहरू पुर्याउन गाह्रो छ मेरो पनि आवाजलाई तपाईँको काठसम्म तपाईँको मुटुसम्म धड्काउनका लागि साँच्चै नै गाह्रो पर्ने थियो तर यतिखेर भने प्राविधिक साथी अनिलजीले मेरो आवाजलाई तपाईँको कानको माध्यमद्वारा तपाईँको मुटुसम्म पुर्याउने कार्य गरिरहनु भएको छ साँच्चै नै अनिलजी कहिलेकाहीँ हाँस्नुहुन्छ कहिलेकाहीँ सेन्टी मुडमा हुनुहुन्छ यो रात्रिकालीन प्रहरमा साँच्चै उहाँले पनि आफ्नो मान्छेलाई सम्झिरहनुहुन्छ धेरै नै म पनि सम्झिरहेको छु तपाईँ पनि सम्झिरहनु भएको होला आज अलि सन्चो छैन तर पनि तपाईँको माझमा कार्यक्रम लिएर आएको छु तपाईँ पनि आफ्नो मनको कुरा आफ्नो मान्छेसम्म पुर्याउन चाहनुहुन्छ आफ्नो मान्छेको मुटुसम्म पुर्याउन चाहनुहुन्छ भने तपाईँले मोबाइलको म्यासेज बक्समा गएर यच आर यस अर्थात् यच आरएस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनेछु त्यसै गरी तपाईँले W W W dot Facebook dot com slash radio सर्भरको पेजमा पनि लाइक गरेर तपाईँका सन्देशहरू छोड्न सक्नुहुन्छ भने मसँग तपाईँ फेसबुकमा साथी हुनुहुन्छ भने मलाई डाइरेक्ट एसएमएस पनि म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँ भने यच आर यच एउटा खाली ठाउँ छोडेर यम यम छो लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेलाई भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मेरे मन ये बता दे तू किस ओर चला है तू क्या पाया नहीं तूने क्या ढूंढ रहा है तू जो है कही जो है सुनी वो बात क्या है बता मितवा से क्या ये से तो ना मेरे मन ये बता दे तू किस ओर चला मितवा जीवन नगर में प्रेम नगर में आया नजर में जब से कोई है तू सोचता है तू पूछता है जिसकी कमी थी क्या ये वही है हाँ ये वही है हाँ ये वही है तू एक प्यासा और ये नदी है काहे नहीं इसको तू खुल के बताए जो है कहे जो है सुने वो बात क्या है बता मितवा कहे धड़कने तुझसे क्या मितवा अपने को ऐसे तरसाए जो है कही जो है सुनी वो बात क्या है बता मितवा मेतो यो निकै नै सुन्दुरी साङ्गीतिक आवाज राखे तपाईँको लागि अनिलजीले बजाउनु भएको थियो एकदमै राम्रो तपाईँ पनि यतिखेर यो अधेरी रातमा यो चिसो रातमा आफ्नो मान्छेलाई सम्झँदै हुनुहुन्छ भने मोबाइल उठाउनुहोस् तपाईँको मोबाइलको म्यासेज बक्समा गएर यच आर यच लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजलाई हामी कार्यक्रममा स्थान दिनेछौँ र यतिखेर पनि तपाईँको म्यासेज <coughs> आइसकेको छ आज अलिक सन्चो छैन खोकी पनि लागिरहेको छ <laughs> सबै कुरा अलिकता बोल्न पनि गाह्रो भइरहेको जस्तो लागेको छ यसप्रति म क्षमा प्रार्थी छु अवश्य पनि आफ्नो मान्छेलाई यो अँधेरी रातमा सबैभन्दा बढी हामी सम्झने गर्छौँ आफ्नो मान्छे टाढा छ भने त अझ बढी रुन मन लाग्छ कहिलेकाहीँ साँच्चै नै मन कमलो हुनेहरू त डाको छोडेर रुन्छन् <laughs> कहिलेकाहीँ रुन मन लाग्छ अवश्य मलाई पनि रुन मन लाग्छ तर जे होस् तपाईँको साथ पाउँदाखेरि चाहिँ एकदम हाँस्न मन लाग्छ आफ्नो मान्छेको साथ पाउँदा र यतिखेर भने यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ लेखे छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज पठाउनु भएको म्यासेजहरू यतिखेर मेरो हातमा छन् लेख्नुहुन्छ पहिलो म्यासेजमा लासो फ्याफुल्ला दादा म समिना भैँसे छबाट भन्नुभएको छ समिनाजीले भैँसेदेखि हामीलाई एसएमएस गर्नुभएको रहेछ थ्याङ्क यू सो मच समिनाजी एसएमएसको लागि उहाँ लेख्नुहुन्छ मेरो मनको राजालाई मिठो सम्झना र सागरभन्दा गहिरो अवर आहा अवरभन्दा भन्दा उहाँले सायद अम्बरभन्दा अग्लो भन्नुभएको रहेछ अम्बरभन्दा अग्लो माया टाढा टाढाबाट भए नै भन्नुभएको छ <laughs> टाढा हुनुहुन्छ सायद उहाँको आफ्नो मान्छे सविनाजी अवश्य पनि तपाईँको मान्छे टाढा हुनुभयो पनि तपाईँको माया उहाँको मुटुसम्म पुगेको छ मलाई यस्तै लाग्छ थ्याङ्क यू सो मच सविनाजी एसएमएसको लागि सदैव तपाईँको यस्तै एसएमएस पाऊ त्यसै गरी अर्को एसएमएस छ चन्द्र दाजु एन्ड अनिल दाजुलाई लासो है भन्नुभएको छ हामी दुवैजनाको तर्फबाट लासो अनिलजीको भाषाबाट चाहिँ राम राम <laughs> मेरो तर्फबाट लासो उहाँले लेख्नु भएको छ के छ खबर भन्नुभएको छ हामी दुईजनै ठिकठाक छौँ रुगाले मात्र अलिकता सताएको हो मेरो आत्मीय लभली फुच्चे काले मनिषलाई अल टाइम सम्झिरहेको छु भन्छु र म रिसाकी छैन है भन्छु भन्नुभएको छ आई एम युनिसा भन्नुभएको छ हाडी खोला एक गोगन हाडी खोला एकदेखि हामीलाई एसएमएस गर्नुभएको रहेछ थ्याङ्क यू सो मच युनिसाजी हाम्रो नियमित एसएमएस पठाउने श्रोता र लिसनर पनि हुनुहुन्छ यतिखेर कार्यक्रम सुनिरहनु भएको होला थ्याङ्क यू सो मच युनिसाजी तपाईँको यस्तै माया सदैव पाइरहँ र त्यसै गरी अर्को एसएमएस छ हेटौँडा छब्बिस लाल झाडीबाट मेरो आमाको कान्छो छोरा सबित दाहाल भन्नुभएको छ उहाँले फेसबुकमा पनि कमेन्ट गर्नुभएको छ मैले एकैछिनपछि लिने थिएँ उहाँको एसएमएस पनि आइसकेको रहेछ छब्बिस हेटौँडा छब्बिस लाल झाडीबाट मेरो आमाको कान्छो छोरा सबित दाहाल दादा के छ खाना भयो त मेरो अमेरिका सुषमा अमेरिका सुषमा भन्नुभएको छ मैले केही गलत उच्चारण गरेँ भने सरी है समितजी मैले केही गलत उच्चारण गरेको अमेरिका लेख्नु भएको छ सायद तपाईँले अरू केही लेख्नु भएको भने सरी अमेरिका सुषमा थापालाई मिस गरेको छु दादा सुषमाको लागि लागि एउटा मिठो गीत चाहिँ प्ले गरिदिनु होला भन्नुभएको रहेछ त्यहाँभन्दा उता चाहिँ एसएमएस आएको छैन सबितजी सरी तपाईँको पुरा एसएमएस प्राप्त भएन कि यति मात्रै लेख्नु भयो मैले अलिकति बुझिनँ उहाँले चाहिँ एउटा <laughs> एउटा मिठो गीत पनि प्ले गरिदिनु भन्नुभएको रहेछ एउटा मिठो गीत अहिले एकैछिनपछि बसेर बजाउँछौँ हामी सबैजी थ्याङ्क यू सो मच एसएमएसका लागि र तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यच लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्मको सर्टफर्म यम यम लेख्न चाहिँ नभुल्नुहोला त्यसो नगरेमा तपाईँको एसएमएस अन्त्यतिर डाइभर्ट हुन्छ फेरि ठ्याक्कै मेरो हातमा आइपुग्दैन है <laughs> त्यही भएर यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी अब भने तपाईँका फेसबुक मार्फत प्राप्त भएका एसएमएसहरूलाई म्यासेजहरूलाई लिँदैछु अह लेख्नुहुन्छ अह के लेख्नु भएको छ उहाँले पल तिम्रो स्पन्दनको कड कडमा धड्किरहने हेडसम कान्छो दिलको धनी बुद्ध लामा भन्नुभएको छ हाल दक्षिण कोरिया दक्षिण कोरियादेखि हामीलाई म्यासेज गर्नुभएको छ बुद्धजी थ्याङ्क यू सो मच तपाईँले अहिले तत्कालै मेरो आवाज त सुनि सुन्न सक्नुहुन्न तर तपाईँले W W W dot radio server dot com dot NP वा W W W dot Saugat Anuragi dot blog sport dot कममा पनि यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ अरू श्रोतालाई पनि यो जानकारी र बुद्धजी लेख्नुहुन्छ धेरै दिनको अन्तरालपछि आज पनि बुटुदेखि बुटुसम्ममा तिम्रो आवाजमा मेरो अनुभवमा आएको कोसेली स्वरूप केही शब्द कुञ्जहरू मनको कान्छोमाझ पुर्याउने कोसिस गरेको छु भन्नुभएको छ आहा कति राम्रो पढ्छ फेरि एकचोटि पढ्छ धेरै दिनको अन्तरालपछि आज पनि बुटुदेखि बुटुसम्ममा तिम्रो आवाजमा मेरो अनुभवमा आएको कोसेली स्वरूप केही शब्द कुञ्जहरू मनको कान्छोमाझ मनको कान्छो पुर्याउने कोसिस गरेको छु भन्नुभएको छ अवश्य पनि मुटुदेखि मुटुसम्म तपाईँको यस्तै मायाका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म धड्काउन सफल होस् पुर्याउन सफल होस् म पनि यही अपेक्षा गर्छु र तपाईँले यो अपेक्षालाई तपाईँको मायाले सदैव जिउँदो राख्नेछ मलाई आशा छ उहाँ लेख्नुहुन्छ उहाँको कान्छुको लागि यस्तो लेख्नुहुन्छ कान्छु खै यो कस्तो विडम्बना रहेछ नचाहँदा नचाहँदै पनि आज तिम्रो कान्छो तिमीबाट टाढा छु लाग्छ सधैँ तिमीसँगै रमाऊ तिम्रै त्यो न्यानो अङ्गालोमा बेरिँदै मिठा मिठा प्रघाट भएका पुष्पगुच्छाहरू साटिरहो व्यवस्थाले छोटो सबैको लागि टाढा छु कान्छु चाँडै आउँदैछु सदा सदा एकअर्काको मायामा बिलिन हुँदै हुँदै खुल्ला दुनियाँमा हामी आफ्नै संसार बनाउँदै सुन्दर जीवनको थालनी गर्न आफ्नो कान्छोको प्रतीक्षा गर है लाठी चाँडै आउँदैछु उही तिमीलाई हरपल माया गर्ने पल पल तिम्रो स्पन्दनको कणखणमा धड्किरहने हेडसम कान्छो दिलको धनी बुद्ध लामा हाल दक्षिण कोरिया भन्नुभएको छ बुद्धजी थ्याङ्क यू सो मच तपाईँको यो माया एकदमै माया मिसिएको तपाईँको कान्छु तपाईँको लाटी <laughs> यतिखेर सायद कार्यक्रम सुनिरहनु भएको होला उहाँलाई पनि म यही भन्न चाहन्छु तपाईँलाई धेरै सम्झिरहनु भएको छ बुद्धजीले धेरै माया गर्नुहुन्छ <laughs> तपाईँले पनि धेरै सम्झनु भएको होला मलाई थाहा छ अवश्य पनि तपाईँहरू टाढा हुनुहुन्छ टाढा भए पनि मनको डोरी कहिले टाढा नहोस् तपाईँको माया एकअर्काप्रति कहिले कमी रहोस् यही कामना गर्छु म र तपाईँका यस्तै बाहेक कोसेलीहरू आगामी दिन पाइरहँ र यतिखेर भने अनिलजी एउटा सुमधुर साङ्गीतिक आवाज ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला क्यों किसी को वफा के बदले वफा नहीं मिलती क्यों किसी को दुआ के बदले दुआ नहीं मिलती क्यों किसी को खुशी के बदले खुशी नहीं मिलती ये प्यार में क्यों होता है ये प्यार में क्यों होता है क्यों किसी को वफा के बदले वफा नहीं मिलती इश्क में क्या से क्या हुए मिल गए कभी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 म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको आफ्नो मान्छेलाई तपाईँको मुटुको कुरा तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कार्यक्रम हो तपाईँ पनि आफ्नो मान्छेसम्म तपाईँको मनको कुरा पुर्याउन चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ र तपाईँका म्यासेजहरूलाई म कार्यक्रममा क्रमैसँग स्थान दिनेछु यतिखेर मैले फेसबुकको एउटा म्यासेज लिन चाहन्छु लेख्नुहुन्छ गणेश दुलालजीले सिनियर टेक्निसियन एन्ड रेडियो निकासमा वा सिनियर टेक्निसियनको रूपमा कार्यरत हुनुहुन्छ हाम्रो साथी सहकर्मी र गणेशजी अगाडि लेख्नुहुन्छ एउटा मुक्तक उहाँले लेख्नु भएको छ गजल होइन मुक्तक भन्दैछु आज गजल होइन मुक्तक भन्दैछु आज तिम्रो यादमा पागल भन्दैछु आज गजल होइन मुक्तक भन्दैछु आज तिम्रो यादमा पागल भन्दैछु आज दिन काट्ने गाह्रो भएछ आजकल मलाई दिन काट्ने गाह्रो भएछ आजकल मलाई तिमीले दिएको चोटहरू गन्दैछु आज <laughs> गजल होइन मुक्तकहरू मुक्तक भन्दैछु आज तिम्रो यादमा पागल भन्दैछु आज भन्नुभएको छ गणेश दुलालजी सिनियर टेक्निसियन हुनुहुन्छ रेडियो निकासमा गणेशजी यति धेरै पागल चाहिँ नहुनुहोस् है मायामा मायामा पागल त हुनुपर्छ आफ्नो मान्छेलाई हृदयदेखि नै माया त गर्नुपर्छ <laughs> भनिरहँदा पनि धेरै पागल चाहिँ हुनु हुँदैन कहिलेकाहीँ आफैलाई हानि गर्छ यतिखेर तपाईँको आफ्नो मान्छेले पनि रेडियो सर्भरको यो कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको होला अवश्य पनि तपाईँको मायालु सन्देश उहाँले पनि पाइसक्नु भएको होला thank you so much Ganeshji तपाईँको यो म्यासेजको लागि त्यसै गरी अर्को म्यासेज छ मिल्छ भने कहिलेकाहीँ बोल लजाएर भन्नुभएको छ नामै पहिला भन्न चाहन्छु निसाजीले पठाउनु भएको छ हेटौँडाबाट उहाँ लेख्नुहुन्छ मिल्छ भने कहिलेकाहीँ बोल लजाएर तिम्रो छाया बनेको छु टोलाएर हेर एकहोरो हेर्न लाज लाग्छ भने परेलीका नजरहरू चलाएर हेर उहाँ अवश्य पनि एकहोरो हेर्न लाज लाग्छ भने कहिलेकाहीँ परेलीका नजरहरू चलाएर भए पनि हेर्नुपर्छ यसो एकातिर हेरे जस्तो गर्ने तर हेर्न चाहिँ आफ्नै मान्छेलाई हेर्ने है <laughs> कति रमाइलो हुन्छ साँच्चै नै थ्याङ्क यू सो मच निसाजी तपाईँको एसएमएसको लागि तपाईँको यस्तै एसएमएस आगामी दिनमा पनि पाइरहन पाइरहँ मैले र पढ्न पाइरहँ तपाईँका यस्तै म्यासेजहरूलाई त्यसै गरी अर्को म्यासेज छ स्वीकृति गौतमजी लेख्नुहुन्छ उहाँले यो गजल भनौँ या भावना भनौँ स्वीकृति गौतमजीले हेटौँडाबाट लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ जुन दिन मैले संसार छोड्छु त्यो दिनदेखि हाँसिराखे जुन दिन मैले संसार छोड्छु त्यो दिनदेखि हाँसिराखेँ मेरो आयु पनि दिउला अमर जीवन बाँचिराखेँ अरू मलाई केही पनि चाहिँदैन प्रिय अन्तिम पलमा अरू मलाई केही पनि चाहिँदैन प्रिय अन्तिम पलमा यो आत्मालाई जलाउने दाउरा मात्र भाँचिराखेँ आँसु र पीडा के हो महसुस गर्नै नपरोस् कहिले नि आँसु र पीडा के हो महसुस गर्नै नपरोस् कहिले नि हर्ष र खुसी नै खुसीको लहरहरू सधैँ साँचिराखेँ सायद गल्ती र कमजोरी त मेरै धेरै होलान् भन्नुभएको छ किन यति धेरै स्याड हुनुहुन्छ श्रीकृतिजी थाहा छैन तर जे होस् तपाईँको मनमा जति पनि पीडा भए पनि तपाईँको पीडा चाँडै नै निको होस् तपाईँको आफ्नो मान्छेले तपाईँको पीडामा मलमपट्टि लगाउन सकोस् मायाका लेपहरू लगाएर म यही कामना गर्छु र थ्याङ्क यू सो मच तपाईँको म्यासेजको लागि आगामी दिन पनि तपाईँको यस्तै म्यासेजको हामी अपेक्षा गर्छौँ त्यसै म अर्को म्यासेज लिन चाहन्छु चार चार दुई दिनमा प्राप्त भएको एसएमएस उहाँ लेख्नुहुन्छ नमस्कार चन्द्र दादा सञ्चय हुनुहुन्छ भन्नुभएको छ तपाईँले सायद कार्यक्रम सुनिरहनु भएको छ <laughs> थाहा पाइहाल्नु भयो अलिअलि रुगाले ग्रस्त छु है मी छुच्ची डिम्पल <laughs> छुच्ची डिम्पल निगिता फ्रम हाडी खोला आँखाभरि आँसु भए पनि अन्जुलीभरि माया तिमीलाई ज्या लेख्नु भएको छ त्यस पछाडि सरी भन्न चाहन्छु <laughs> दाजी पुरा एसएमएस आएन जे होस् छुच्ची डिम्पल भन्नुभएको छ डिम्पल कस्तो बस्छ हेर्न त पाइँदैन यहाँबाट जे होस् तपाईँले मेरो आवाजलाई सुनिरहनु भएको होला सरी तपाईँको एसएमएस पुरा प्राप्त भएन प्रविधि यस्तै छ के हुन्छ हुन्छ यो प्रविधि पनि कहिलेकाहीँ एसएमएस पुरै आउँछ यति लामो लेख्दाखेरि पनि कहिले छोटो लेख्दाखेरि पनि पुरा आउँदैन सरी भन्न चाहन्छु निकिताजी र आगामी दिन पनि तपाईँको यस्तै भएको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ आहा <laughs> सविदजीले फेरि लेख्नु भएको रहेछ अघिकै एसएमएस दोहोऱ्याएर आएछ सायद मैले पढिसकेँ उहाँको त्यसै गरी अर्को छ म कमल म कमल सुनार हो म माई फ्रेन्ड अस्मिता के छ कल किन नगरेको केसिएम नेपाल भन्नुभएको छ केटिएम हो कि केसिएम लेख्नु छ केसिएम भएको छ लेख्न चाहिँ थ्याङ्क यू सो मच कमलजी सायद आफ्नो अस्मिताजीलाई के छ कल किन नगरेको भन्दै हुनुहुन्छ र अस्मिताजी कहाँ हुनुहुन्छ कल चाहिँ गर्नुहोला उहाँलाई म यही तपाईँलाई आग्रह गर्न चाहन्छु थ्याङ्क यू सो मच कमलजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ कमलजीले नै फेरि दोहोऱ्याएर पठाउनु भएको रहेछ के केटिएम कलङ्कीबाट पठाउनु भएको रहेछ उहाँले यहाँ चाहिँ पुरा आएको रहेछ कलङ्कीदेखि सम्झनु भएको रहेछ थ्याङ्क यू सो मच कमलजी कलङ्कीमा बसेर मलाई एसएमएस पठाइदिनु भयो कार्यक्रमको लागि खुसी लागेको छ थाहा छैन कलङ्कीमा रेडियो सर्भर कस्तो सुनिन्छ तर सुनिरहनु भएको छ भने मनैदेखि तपाईँलाई आभार प्रकट गर्छु र तपाईँको आफ्नो मान्छेले तपाईँको यो सन्देशलाई पनि प्राप्त गरेर तपाईँलाई तुरुन्तै अघि नै फोन गरोस् यही आग्रह गर्न चाहन्छु उहाँलाई पनि र अर्को छ फुलिरहोस् फुलहरू प्रकृतिले नदिए पनि भन्नुभएको छ फुलिरहोस् फुलहरू प्रकृतिले नदिए नै फुलिरहोस् फुलहरू प्रकृतिले नदिए पनि लक्की उनको जीवन मिलन हाम्रो नभए नि भन्नुभएको छ लास लासो एन्ड फ्याफुला दादा म आकाश म आकाश वाइमा हाडी खोला एक गोगन पानीबाट हुनुभएको छ थ्याङ्क यू सो मच आकाशजी एसएमएसको लागि र अवश्य पनि तपाईँको आफ्नो मान्छे तपाईँसँग हुनुहुन्न रहेछ तपाईँको शब्दहरू पढ्दाखेरि त्यसै लाग्यो कहिलेकै मायामा यस्तै हुन्छ आकाशजी चिन्ता नलिनुहोस् अगाडि बढ्नुहोस् तपाईँको एउटा बाटो अवश्य बन्नेछ त्यो पीडालाई त्यो तपाईँले जुन पीडा पाउनुभएको छ मनमा सङ्गालेर राख्नुहोस् म भुल्नुहोस् भन्दिनँ किनकि तपाईँले त्यही पीडालाई आधार बनाएर जिन्दगीको तपाईँले नयाँ बाटो कोर्न सक्नुहुन्छ मलाई चाहिँ यस्तै लाग्छ तपाईँलाई कस्तो लाग्छ कुनै साथी थाहा छैन त्यसै गरी अर्को एसएमएस छ रवि हेटौँडा तेइस माने डाँडाबाट भन्नुभएको छ रविजी थ्याङ्क रविजी थ्याङ्क यू सो मच एसएमएसको लागि रविजी अगाडि लेख्नुहुन्छ मेरो मायालु सङ्गीतालाई मैले धेरै माया गर्छु भनिदिनु ल भन्नुभएको छ ल मैले भनिदिइहालेँ सङ्गीताजी <laughs> तपाईँको आफ्नो मान्छेले तपाईँलाई सम्झेर एसएमएस गर्नुभएको छ रविजीले तपाईँलाई धेरै माया गर्नुहुन्छ मैले मेरो आवाजमा पनि भनिदिएँ <laughs> रविजीलाई सम्झिहाल्नु होला अहिले नै तुरुन्तै एसएमएस या फोन गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच रविजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म अप्सरा चुरियामाई एक डाँडा चुरियामाई एक बाटा भन्नुभएको छ दादा यस्तै रहेछ माया उपहारले अह यस्तै रहेछ माया उपहारै उपहार छ यो मुटुमा चोट पुर्याउनेलाई सम्झना त अह सम्झना त विधाई छ छोडी जानेलाई मिस यु सुजन भन्नुभएको छ छोडी जानुभएछ सुजनजी यसो चाहिँ गरेर नहुने <laughs> तर पनि जे होस् यो पीडा उहाँले भोगिरहनु भएको छ अवसराजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँको सुजनले पनि सुनिरहनु भएको होला कार्यक्रम सुजनजी मुटु चाहिँ नदुखाइदिनु होला सकेसम्म मुटु नदुखाउनुहोस् माया गर्नुहोस् म यही आग्रह गर्न चाहन्छु त्यसै गरी अर्को एसएमएस छ संजोग लामा नामटार तिन महावीरबाट भन्नुभएको छ दादा खाना भयो उही म अह उही यम फ्रेन्डलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ खाना भइसकेको छ संजोगजी र यम यमजीले पनि यो कार्यक्रम सुनिरहनु भएको होला तपाईँको आफ्नो मान्छेले र तपाईँलाई पनि सम्झिरहनु भएको होला थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा it's me Goma Lama from Hetauda पाँच सानो पोखरा भन्नुभएको छ गोमाजीले सानो पोखरादेखि हामीलाई एसएमएस गर्नुभएको छ उहाँ लेख्नुहुन्छ दादा म मेरो sis Gauri and Arju bro Arju bro Raj and especially for my love Surya लामालाई यो रात्रिकालीन लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस भएको आएको छैन सरी गोमाजी तपाईँको पुरा एसएमएस पढ्न पाइनँ थ्याङ्क यू सो मच एसएमएसको लागि तपाईँको सूर्यजीले पनि कार्यक्रम सुनिरहनु भएको होला सूर्यजी तपाईँलाई सम्झेर गोमाजीले एसएमएस गर्नु भएको छ थ्याङ्क यू सो मच गोमाजी एसएमएसको लागि अरू पनि थुप्रै एसएमएसहरू बाँकी छन् त्योभन्दा अगाडि एउटा सुमधुर साङ्गीतिक आवाज पास आने की तुम्हें जिंदगी मिलाने की मैं दिल की बात भला कैसे कहूँ कैसे कहूँ कितनी हसरत है हमें तुमसे दिल लगा सुन्दर साङ्गीतिक आवाज धेरै सुन्ने रहर त थियो तर के गरे हामीसँग समय एकदमै कम छ र तपाईँका थुप्रै एसएमएसहरू पनि बाँकी छन् यतिखेर राज भोमजनजी एउटा मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुनिरहेको छु है भनेर कमेन्ट गर्नुभएको रहेछ थ्याङ्क यू सो मच राजजी <laughs> कार्यक्रम सुनिरहनु भएको छ मेरो आवाजलाई सुनिरहनु भएको छ तपाईँलाई म मनैदेखि आभार प्रकट गर्न चाहन्छु र तपाईँको यस्तै मायाहरूको म अपेक्षा गर्छु सदैव र तपाईँको एसएमएसहरू लिन्छु फटाफट अब समय छैन धेरै लेख्नुहुन्छ सुशान्त मण्डलजीले फ्रम हेटौँडा एघार नवलपुर भन्नुभएको छ म यहाँ साह्रै अह म म यहाँ साह्रै लेख्न मन लाग्यो सुन्नुहोला भन्नुभएको छ नहेर्नु सुन्दर फुल हेरेपछि आँखा आँखामा लोभ लाग्छ नहेर्नु सुन्दर फुल हेरेपछि आँखामा लोभ लाग्छ नगर्नु के भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएन सरी भन्न चाहन्छु सुशान्तजी थ्याङ्क यू सो मच तपाईँको सायद यो पहिलो एसएमएस होला कार्यक्रममा खुसी लाग्यो सुशान्तजी तपाईँको यस्तै एसएमएसहरू आगामी दिन पनि पढ्न पाऊँ अर्को हप्ता त्यसै अर्को एसएमएस छ मनै नहो दुखी हाल्दो रहेछ सायद मनभन्दा कोमल अरू के नै पो हुँदो रहेछ र हेलो दादा नमस्ते खाना खानुभयो मेरो एसएमएस मेरो मनको कान्छा यसलाई भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन प्राप्त भएको छैन सरी साथी तपाईँको पुरा एसएमएस पढ्न पाइनँ साँच्चै नै मन हो सानो कुराले पनि दुख्छ तपाईँको मन पनि दुखेको होला धेरै मन दुखाएर नबस्नुहोला यही आग्रह गर्छु त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ हाई चन्द्र दादा सन्चै हुनुहुन्छ I am Shreya Tamang and in in from Hetauda मीको आफ्नो मान्छे साउथ अस्ट्रेलिया जानु भाषा भैँसी कन्ट्याक्ट विहीन भयो एन्ड प्लिज भन्नुभएको छ सायद प्लिज कल गरिदिनु होला भन्नुभयो होला उहाँले सायद यो कार्यक्रमलाई W W W dot Saugat Anuragi dot blog sport dot कममा सुन्नुभयो भने तपाईँको एसएमएसको जवाब पनि आउनेछ साथी सरी तपाईँको पुरा एसएमएस आएन श्रेया तामाङजी तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्छौँ आगामी दिनमा पनि त्यसै गरी अर्को एसएमएस छ लासो चन्द्र दादा भन्नुभएको छ भैँसे छ किसेटीबाट म जुना मोक्तान नजिक भए पनि मायालाई नबुझ्ने मायाको लागि राम्रो प्ले गरिदिनु होला है भन्नुभएको छ लौ न नजिक भएर पनि कसले बुझ्नु भएन साथीलाई आहा जे होस् नजिक हुनुहुन्छ बुझिदिनु होला है त जुनाजीलाई तपाईँले को हुनुहुन्छ कुनै उहाँले खुलाउनु त भएको छैन मिठोसँग हामी सकेसम्म प्ले गर्छौँ तर नौ बजेर त्रिपन्न मिनट गइसक्यो धेरै एसएमएसहरू बाँकी छ सकेसम्म हामी बजाउँछौँ जुनाजी थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ इट्स मी निगिता फ्रम खोला भन्नुभएको छ निगिताजीले फेरि पठाउनु भएको मायाको मोल हुँदैन आहा मायाको मोल हुँदैन टुक्रा पार्न जान्दिनँ म माया गर्ने मान्छेलाई कहिले पराई ठान्दिनँ म भन्नुभएको छ तर माया एक भर्ख लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच निकिताजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दाई खाना भयो भन्नुभएको छ मेरो खाना भइसकेको छ तपाईँको पनि भयो होला एन्ड म अमृता लामा फ्रम हेटौडा सोह्र भन्नुभएको छ अमृताजी थ्याङ्क यू सो मच एसएमएसको लागि उहाँ लेख्नुहुन्छ एक सफा दिल हजारौँ सुन्दर मुहारहरूभन्दा भन्दा एक सफा दिल हजारौँ सुन्दर मुहारहरूभन्दा कयौँ गुणा राम्रो हुन्छ त्यसैले जीवनमा यस्तो मान्छे र लेख्नु भएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच अमृताजी पदमपुखरीबाट सायद हेटौँडा सोह्र भन्नुभएको छ पदमपुखरीबाट गर्नुभएको रहेछ थ्याङ्क यू सो मच तपाईँको यस्तै एसएमएसको हामी आगामी दिनमा पनि अपेक्षा गर्छौँ राम्रो कुरा लेख्नु भएको छ साँच्चै नै एउटा सफा दिल हजारौँ सुन्दर मुहारहरूभन्दा पनि राम्रो हुन्छ थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ उहाँले उहाँले लेख्नु भएको छ शर्मिला श्रेष्ठ सानो पोखराबाट भन्नुभएको छ शर्मिला शर्मिलाजीले एसएमएस गर्नुभएको रहेछ दादा सन्चै हुनुहुन्छ भन्नुभएको छ अलिअलि बिसन्चै छु दादा मेरो मनभित्रको साथीहरूलाई बिस्यु भन्न चाहन्छु ल भन्नुभएको छ सबै मनभित्रको साथीहरू शर्मिलाजीको साथी जो जो सुनिरहनु भएको छ तपाईँलाई हृदयदेखि नै सम्झनु भएको छ शर्मिलाजीले उहाँले पनि सम्झिनु होला यही आग्रह गर्छु थ्याङ्क यू सो मच शर्मिलाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेटौँडा छब्बिस लालजालीबाट मेरो आमाको कान्छु छोरा समित दाहाल भन्नुभएको रहेछ समितजीले फेरि पठाउनु भएको रहेछ उहाँले लेख्नु भएको छ मन पराउने मन पराउनु नै भुल रहेछ मैले तिम्रो चोखो आहा मनमा माया त गर्थे तिमीलाई तर होइन तिम्रो धर्म धर्म भन्नुभएको रहेछ <laughs> उहाँले कमेडी कमेडी लेख्नुभयो कि के लेख्नुभयो भयो पनि कन्फ्युज भयो सायद कमेडी मुक्तक लेख्नुभएको रहेछ थ्याङ्क यू सो मच सबिनजी दोहोऱ्याएर एसएमएस गरिदिनु भयो त्यसै गरी अर्को एसएमएस छ हाई दादा कमेन्टको ah, एसएमएस पढ्नु न भन्नुभएको रहेछ लाउन कुन साथी पढ्नुभयो मैले कमेन्टको एसएमएस पढ्न पाइनँ कि क्या हो ah, छप्पन्न भइसकेको रहेछ तैपनि फास्ट ah, फास्ट म पढिहाल्छु साथी तपाईँको कमेन्टहरूलाई अनिलजीले अहिले फेरि मलाई लगाउनुहुन्छ <laughs> दस बज्न थालिसकेको छ है थ्याङ्क यू सो मच तपाईँको एसएमएसहरूको लागि र तपाईँको कमेन्टको पढिहाल्न चाहन्छु लेख्नु भएको छ लेख्नु भएको छ कसले लेख्नु भयो सबिनजीले लेख्नु भएको रहेछ यो उहाँले लेख्नु भएको छ जिन्दगीले पनि धेरै तडपायो मलाई यो समाजमा समाज समाजले धेरै रुवायो मलाई थाहा छैन मलाई मैले के गल्ती गरेँ भनेर आफ्नै जिन्दगीले टाढा बनायो मलाई म हेटौँडा छब्बिस लालझाडीबाट मेरै आमाको कान्छो छोरा सबिन दाहाल भन्नुभएको रहेछ थ्याङ्क यू सो मच सबिनजी तपाईँले फेरि एसएमएस गर्नुभयो खुसी लाग्यो कमेन्ट गरिदिनु भएको छ अर्को साथी हुन्छ केदार लामाजी उहाँले लेख्नु भएको छ चोखो माया पाइँदैन बोली के गर्नु र मनको कुरा तिम्रो सामु खोली के गर्नु र चोखो माया पाइँदैन बोली के गर्नु र मनको कुरा तिम्रो सामु खोली के गर्नु र पराईको मान्छे तिमी पराईकै हुन्छौ तिमी टाढा भएपछि बोली के गर्नु र बोल्दा बोल्दै तिमीसँग माया बस्यो भने यो मुटुमा बिर्थे माया घोली के गर्नु र खुसी हुनु सक्दिनँ म झुटो माया पाएँ खुसी हुन सक्दिनँ म झुटो माया पाएँ भरेपछि रीति जाने झोली के गर्नु र आफ्नै सम्झे तिमीलाई चोखो माया दिँदा आफ्नै सम्झे तिमीलाई चोखो माया दिँदा आहा बदलामा आफ्नै बुटु पोली के गर्नु र चोखो माया पाइँदैन बोली के गर्नु र मनको कुरा तिम्रो सामु खोली के गर्नु र भन्नुभएको रहेछ एकदमै राम्रो गजल तर मैले एकदमै ऋण पुर्याएर राम्रोसँग चाहिँ वाचन गर्न पाइनँ समयको अभावले गर्दा थ्याङ्क यू सो मच केदारजी दादा म हेटौँडा दुईबाट सम्झना लामा भन्नुभएको रहेछ उहाँले ओहो सरी है मैले अलिकता अर्को के नाम चाहिँ एकजना साथीको कमेन्टबाट लिएको नाम चाहिँ माथि अर्कै राखेछु सम्झनाजीले लेख्नु भएको छ सरी भन्न चाहन्छु सम्झनाजी मैले अलिकता गलत नाम उच्चारण गरेको थ्याङ्क यू सो मच तपाईँको फेसबुकबाट कमेन्ट लिएँ मैले त्यसै गरी गणेशजीले लेख्नु भएको छ फेरि गणेश दुलालजी सिनियर टेक्निसियन हुनुहुन्छ रेडियो निकासमा उहाँले लेख्नु भएको छ मायाको सानो घर बनाउने मन छ मेरो मायाको सानो घर बनाउने मन छ मेरो तिम्रो बाआमालाई मनाउने मन छ मेरो वा वा मायाको सानो घर बनाउने मन छ मेरो तिम्रो बाआमालाई मनाउने मन छ मेरो सगुनसहित पठाउला तिम्रो घरमा यसपालि नै सगुनसहित पठाउला तिम्रो घरमा यसपालि नै तिम्रो बालाई ससुरा बनाउने मन छ मेरो अनुहार छ वा वा अवश्य भने तपाईँको आफ्नो मान्छेले सुनिरहनु भएको होला एकदमै रोमान्टिक खुसी लाग्यो गणेशजी आगामी दिन पनि तपाईँको यस्तै मायाको अपेक्षा गर्छु र त्यसै गरी अर्को एकजना साथी हुनुहुन्छ उहाँले पनि प्लिज आज जसरी भयो भने यो चाहिँ पढिदिनु भन्नुभएको छ उहाँले भन्नुभएको छ स्वीकृति गौतमजीले लेख्नु भएको छ अघि नै पनि पठाउनु भएको थियो कहिले घाउ भइदिन्छ कहिले फेरि खिल भइदिन्छ कहिले घाउ भइदिन्छ कहिले फेरि खिल भइदिन्छ अरू के लेख्नु भएको छ निकाल्न खोज्छु आँखामा आँसु टिलपिल भइदिन्छ जसलाई म भुल्न अनेक बाहना गरिरहेको हुन्छु उनै सपनीमा आउँछ आउँछे र भूत भनी <laughs> भुल्न पनि मुस्किल भइरहन्छ भन्नुभएको रहेछ थ्याङ्क यू सो मच श्रीकृतिजी तपाईँको यो कमेन्टलाई पढेँ र दस बज्न थालिसकेको छ उनासाठी भइसकेको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसहरू मैले आजलाई यति नै भेट मारेँ आगामी दिनमा तपाईँको एसएमएसहरू तपाईँको कमेन्टहरू राख्ने नै छु आजलाई भने कार्यक्रम सुनिदिनु भयो एसएमएस पठाइदिनु भयो कमेन्ट गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधिबाट साथ दिनुहुने साथी अनिल प्रितलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि यो कार्यक्रमबाट छुट्टिने अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री जनताको आवाज बोल्ने सूचनाको प्यास मेटाउने सङ्गीतको मात जगाउने यो हो हाम्रो radio Sarowar radio Sarowar radio Sarovar radio Sarovar ninety two point five mega